भारत भ्रमणमा जाँदै हुनुहुन्छ भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निमन्त्रणामा त्यसतर्फ जान लाग्नु भएको नेपाल आउँदो तेह्र गते काठमाडौँ फर्कने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ भ्रमणका क्रममा हित र राजनैतिक अवस्थाका विषयमा छलफल हुने कार्यक्रम छ भ्रमण टोलीमा एमाले महासचिव ईश्वर पोखरेल र विदेश विभाग सदस्य डाक्टर राजन भट्टराई पनि सहभागी हुने एमाले जनाएको छ नेपाल सहितको टोली दिउँसो तीन बजे नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ नेपालमा कम्युनिष्ट पार्टी जन्माउने मध्येका एक नरबहादुर कर्मचारीको आज बिहान उनानब्बे वर्षको उमेरमा निधन भएको छ कर्मचारीको पार्थिव शरीरमा बिहान एकीकृत माओवादीको केन्द्र कार्य कोटेश्वरमा राखिएको थियो उहाँको पार्थिव शरीर एकीकृत माओवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रसन्न नेताहरू बाबुराम भट्टराई नारायणकाजी श्रेष्ठ पुष्ट बहादुर बोगटी लगायतले उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जली दिनुभयो यस्तै नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल अध्यक्ष वामदेव गौतम नेपाली कंग्रेसका सभापति सुशील कोइराला लगायतका नेताहरूले कोटेश्वर पुगेर कर्मचारीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो दुई हजार छ साल वैशाख दश गते कर्मचारीसहित पुष्पलाल श्रेष्ठ निरञ्जन गोविन्द वैद्य र नारायण विलास जोशीले भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो विक्रम सम्बत उन्नाइस सय सन्तानब्बे सालमा धर्मभक्त माथेमालाई फाँसीको सजाय दिएको हेर्न गएर फर्कदा उहाँलाई बागमती नदीबाट पक्राउ गरेर छाडिएको थियो त्यसपछि कर्म कर्मचारी राजनीतिमा होमिनु भएको थियो दुई हजार सोह्र सालमा ललितपुर नगरपालिकाको मेयरमा निर्वाचित भएर उहाँले उदाहरणीय काम गर्नु भएको थियो नेपालका कम्युनिष्ट पार्टीहरूबीच एकता नभएको भन्दै उहाँले बारम्बार गुनासो गर्नुहुन्थ्यो कर्मचारीको पार्थिव शरीरलाई उहाँको निवास ललितपुरको बंगलामुखी हुँदै अन्तिम श्रद्धाञ्जलीको लागि खुला मञ्चमा राखिएको छ खुला मञ्चबाट शवयात्रासित पशुपति आर्यघाटमा केही बेरमा अन्त्येष्टि गरिने माओवादीले जनाएको छ एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ति निकालेर समाजवाद र समयवादसम्म पुग्ने कर्मचारीको बाँकी सपनाहरू पूरा हुने प्रतिबद्धता जनाउनु भएको छ निर्वाचन क्षेत्र निर्धारण आयोगले पन्ध्र दिनको समय थप गरिदिन सरकारसँग माग गरेको छ एक महिने समय सीमा पाएर गत असार नौ गतिदेखि काम थालेको आयोगको आज समय सकिँदैछ तर क्षेत्र निर्धारणबारे प्रतिवेदन लेखन कार्य नसकेको कारण समय सीमा बढाउन हिजै अध्यक्ष ताहिर अली अन्सारीले अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीसँग छलफल गर्नुभएको थियो संवैधानिक अडचनबारे उच्च स्तरीय राजनैतिक समितिसँग मागेको सुझाव आइ नपुगेको र अन्य अध्ययन पनि बाँकी बाँकी रहेकाले पन्ध्र दिन समय थप गरिदिन आग्रह गरेको आएका प्रवक्ता टेक प्रसाद ढुङ्गानाले जानकारी दिनुभयो संवैधानिक अडचन र राजनैतिक दलहरूको दबावका बीच क्षेत्र निर्धारण गर्ने जिम्मा पाएको आयोगले पछिल्लो समय जनसङ्ख्याको विश्लेषण गरिरहेको प्रवक्ता ढुङ्गानाको भनाइ छ अवैध रूपमा अमेरिका छिर्न खोज्ने दसजना नेपाली मेक्सिको चियापास राज्यबाट पक्राउ परेका छन् ट्रकमा लुकेर अमेरिका छिर्न खोजेका उनीहरूलाई मेक्सिको प्रहरीले सोमबार राति पक्राउ गरेको अन्तर्राष्ट्रिय संचार माध्यम रोयसले जनाएको छ नेपालीसँगै नौजना बंगलादेशी सहित चौरानब्बे जना अवैध आप्रवासीलाई पक्राउ गरिएको समाचारमा उल्लेख छ तीमध्ये उन्नाइसजना एसियाली मुलुका र अन्य सबै ग्वाटमाला एल साल्भाडोर र होन्डुरस लगायतका मुलुक रहेको बताइएको छ अध्यागमनमा राखेको स्क्यान मेसिनको सहयोगले उनीहरू ट्रकमा लुकेको फेला परेको बताइएको छ ट्रकभित्र लुकिरहेको नेपाली सहित अवैध आप्रवासीहरू मेक्सिको चियापास प्रहरीको स्कान मेसिनमा यसरी देखिएका थिए अधिकारीहरूले उनीहरू निकै अमानवीय अवस्थामा ट्रकमा लुकेर जान लागेको अवस्थामा भेटिएको जनाएका छन् ग्वाटेमालाबाट अमेरिकातिर लागेका उनीहरूलाई लैजाने ट्रक ड्राइभरलाई प्रहरीले पक्राउ गरेको छ रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्समा कार्यरत मजदुर तथा कर्मचारीहरूले विभिन्न माग राख्दै विगत दुई सातदेखि सुगर मिल ठप्प बनाएका छन् मजदुरको आन्दोलनको कारण बारा पर्सा रौतहटका कृषकले पाउनुपर्ने भुक्तानी समेत प्रभावित भएको छ मिलले किसानसँग किनेको उखुको करिब रु सडचालिस करोड भुक्तानी गर्न बाँकी रहेको अवस्थामा हडताल भएपछि रकम भुक्तानीमा समस्या उत्पन्न भएको कृषकले बताएका छन् मिलले हरेक दिन कृषकलाई रु पचास लाखको हाराहारीमा भुक्तानी गरिरहेको मिलकोमा मजदुर तथा कर्मचारी आन्दोलनको कारण मिलको सम्पूर्ण निकासी तथा पैठारी नै अवरोध भएपछि मिलले किसानलाई भुक्तानी दिन नसकेको प्रशासनले जनाएको छ मजदुरहरूले मिलको मूल गेटमा पाल टाँगेर धरना दिइरहेकाले मिलको निकासी तथा पैठारी बन्द भएको छ राप्ती नदीमा आएको बाढ़ीले बाँकेको चारवटा गाउँ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 हिंसात्मक सङ्घर्षमा कम्तीमा बाह्रजनाको मृत्यु भएको छ राजधानी कायरोमा पदस्थ राष्ट्रपति मोहम्मद मोर्सीका समर्थक र विरोधीहरूबीच भएको भिडन्तमा बाह्रजनाको मृत्यु भएको र अन्य संयोजना घाइते भएको अधिकारीहरूले बताएका छन् कायरो विश्वविद्यालय नजिक मोर्सीका समर्थकले गरेको कार्यक्रममा भएको झडपमा मृत्यु हुनेहरू धेरैजसो मोर्सी समर्थकहरू थिए मोर्सी अपदस्थ भएपछि इजिप्टमा जारी सङ्घर्षमा हालसम्म एक सय भन्दा बढीको मृत्यु भएको छ अपदस्थ राष्ट्रपति मुर्सीलाई तत्काल रिहा गर्न उनीहरूले माग गरेका छन् भने मुर्सीका विरोधीहरूले उनलाई जेलमा नै राख्नुपर्ने भन्दै प्रदर्शन गरिरहेका छन् इन्डोनेसियाको जाभा द्वीपमा अस्ट्रेलियाको एउटा डुङ्गा पल्टदा एकजनाको मृत्यु भएको छ भने दसजना मानिसहरू हराइरहेका छन् हराइरहेकाहरूको खोजी कार्य भइरहेको बताइएको छ ढुङ्गा पल्टदा पल्टने पल्टी लगतै एक सय जनाको भने उद्धार गरिएको थियो अस्ट्रेलियाको सामुद्री सुरक्षा प्राधिकरणका अनुसार उक्त डुङ्गामा एक सय सत्तरी जना मानिसहरू सवार रहेका थिए हिजो बेलुका मानिसहरू लिएर पपुवा न्युगिनीका लागि छुटेको डुङ्गामा श्रीलङ्का तथा इरानका यात्रुहरू पनि रहेका थिए आधिकारिक अनुसार इन्डोनेसियाका सुरक्षाकर्मीहरूले उनीहरूको उद्धार गरेका थिए पछिल्लो हप्ता पनि अस्ट्रेलियाको एक डुङ्गा पल्टदा चारजनाको ज्यान गएको थियो अब खेल समाचार सेमी फाइनल प्रवेश गर्ने लक्ष्यको साथ नेपाली सोह्र वर्ष मुनिको फुटबल टोलीले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ सोह्र वर्ष मुनिको साफ च्याम्पियन्स फुटबल प्रतियोगितामा पहिलो खेलमा विजय भएको बराबरीमा रोकिएको थियो आजको खेलमा कम्तीमा बराबरी गरेमा नेपाल सेमी फाइनलमा पुग्नेछ तर पराजित भएमा भने प्रतियोगिताबाट बाहिरिनेछ पाकिस्तान गत संस्करणको उपाधि विजेता हो भने नेपाल त्यति बेला तेस्रो भएको थियो त्यसैले पनि आजको खेल नेपालको लागि निकै कठिन हुने अनुमान गरिएको छ नेपाल र पाकिस्तान बीचको खेल स्थित दशरथ रङ्गशालामा अपरान्न चार बजेपछि शुरू हुनेछ त्यस्तै आर्मी मैदान लगन खेल दिउँसो चार बजे नै भुटान र अफगानिस्तान पनि भिड्नेछन् समयमा रहेका नेपाल नेपालसहित सबै चार टिमको सेमी फाइनलमा पुग्ने सम्भावना जीवित रहेको छ समूह बीबाट भारत र बंगलादेश भने सेमी फाइनलमा पुगिसकेका छन् दक्षिण अफ्रिका र अफ्रिका विरुद्धको दोस्रो एक दिवसीय क्रिकेट प्रतियोगितामा पनि श्रीलङ्का विजयी भएको छ राति भएको खेलमा पटक पटक वर्षाले प्रभावित भएको खेलमा श्रीलङ्काले दक्षिण अफ्रिकालाई सत्र रनले पराजित गरेको थियो एक्काइस ओभरमा एक रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक रन मात्र बनाएको थियो उसका लागि एल्भिरो पेटरसनले चौबिस तथा डेभिड मिलरले आउट नभई बाइस रन जोडेका थिए यसअघि पहिला ब्याटिङ गरेको श्रीलङ्काले उनपचास दशमलव दुई ओभरमा नौ विकेट गुमाउँदै दुई रन बनाएको थियो श्रीलङ्काको लागि तिलक रत्न दिल्सन र दिनेश सन्धिमले समान त्रिचालिस रन बनाउँदा कुमार साङ्गाकाराले पनि सैतिस रनको योगदान दिएका थिए समाचारको नेकपा मालेका वरिष्ठ नेता माधव कुमार नेतृत्वको टोली केही बेरमा भारत भ्रमणमा जाँदै नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्मचारीको निधन पार्थिव शरीरमा माओवादी कंग्रेस एमाले लगायतका नेताहरूद्वारा श्रद्धाञ्जली व्यक्त निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा पन्ध्र दिनको समय थप गरिदिन सरकारसँग माग अवैध रूपमा अमेरिका जान खोज्ने दस नेपाली मेक्सिको बाटो पक्राउ इजिप्टमा जारी हिंसात्मक संघर्षमा कम्तीमा बाह्रजनाको मृत्यु इन्डोनेसियाको झापादीपमा अस्ट्रेलियाको एउटा ढुङ्गा पल्टदा एकजनाको ज्यान गयो दसजना हराए र सोह्र वर्ष मुनिको फुटबलमा आज नेपाल र पाकिस्तान भिड्ने हौस् त दिउँसो दुई बजे अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार Yeah.